सन्देश चेतना परिवर्तन सफलता योजना अनि भोगाईहरूको अनुभूतिलाई तपाईँहरू माझ लिएर आउँदै हुनुहुन्छ तपाईँहरूकै साथी प्रवासी अनलाइन रेडियोबाट प्रसारण हुने कार्यक्रम कुराकानी सुन्न नबन्नुहोला अहिले तपाईँ सुन्दै हुनुहुन्छ प्रवासी अनलाइन रेडियो नमस्कार अनि न्यानो अभिवादन रेडियो प्रवासी अनलाइन सुनेर बसिरहनुभएका तमाम श्रोताहरूमा म कार्यक्रम सञ्चालक रमेश खड्का यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम कुराकानीमा श्रोताहरू विशेष त हामीले यस कार्यक्रममा युएमा रहनुभएका र युएमा रहेर विभिन्न विधामा आफ्नो नाम यहाँको समाजहरूमा भनौँ यहाँको सम्पूर्ण नेपालीहरूमा आफ्नो नाम कमाइसक्नुभएका विभिन्न वरिष्ठ व्यक्तित्वहरूसँगको विशेष कुराकानी यस कार्यक्रममा प्रस्तुत गर्ने गर्दछौँ यही सिलसिलामा आज म युएमा रहेर नेपाली लोकगीत भनौँ अथवा लोकगीतको क्षेत्रमा आफ्नो विशिष्ट नाम कमाई युए तथा नेपाल र विश्वभरि नेपालीहरू समक्ष आफ्नो नाम चिनाइसक्नुभएका युवा गायककारसँगको विशेष कुराकानी लिएर उपस्थित भएको छु आजको यस कार्यक्रममा उहाँको परिचय गर्नुभन्दा पहिले उहाँको आवाजमा सजिएको यो मिठो गीत सँगसँगै कार्यक्रमको सुरुवात गर्न चाहन्छु कार्यक्रम कुराकानी सुन्दै गर्नुहोला कसैलाई हसाउने कसैलाई रुवाउने कसैलाई हसाउने कसैलाई रुवाउने कसैलाई हसाउने, कसैलाई रुवाउने श्रोताहरू अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम कुराकानी आजको कुराकानीको हामीसँग पाहुना रहनुभएको छ युवा गायककार सिडी विजय अधिकारी विजय अधिकारीजी यहाँलाई कार्यक्रम कुराकानीमा हार्दिक स्वागत गर्न चाहन्छु कुराकानीको प्रसङ्ग अगाडि बढाउँ तपाईँले ठुलो अक्षरमा सिडी विजय अधिकारी लेख्नु भएको छ विशेष सिडीको अर्थ चाहिँ के होला सिडीको अर्थ चाहिँ विशेष गरी मेरो बुबा मम्मीको नामको सर्फम हो सी भनेको चन्द्रकान्त डी भनेको दुर्गा हजुर हजुर एकदमै रमाइलो नाम रहेछ यही आउनुभएको कति भयो त म पहिला छ महिना अगाडि पनि आएको थिएँ लगभग पहिला आएकोदेखि गर्नुपर्दा एक वर्ष जति यहीमा के गर्दै हुनुहुन्छ अहिले विशेष त सङ्गीत क्षेत्र त्यही मनपर्ने हुनाले यहाँको यहाँकै नीति रोडी क्लबमा म एउटा आधुनिक गायनतर्फको काम गरिरहेको छु दुबई बसाइ तपाईँलाई अहिले कस्तो लागिरहेको छ अनि नेपाल फर्किने सोचमा हुनुहुन्छ कि हुनुहुन्न होला रमाइलो छ दुबई अत्यन्तै राम्रो सुन्दर छ यहाँ काम गर्न पाउनु पनि एउटा अवसरको कुरो राम्रो अवसर हो मैले मनसाय के छ भने अब यो छ महिनाको पिरियड यहाँ काम गर्ने त्यसपछि नेपाल फर्कने विचार लिएको छु हजुर एकदमै राम्रो सोच हो तपाईँ हिजो सिडी विजय अधिकारी लोक सङ्गीतको क्षेत्रमा आउनु अघि सिडी विजय अधिकारी कहाँ थियो के गर्थ्यो र जीवन कसरी गुजारा चलाइरहेको थियो त विशेष गरी म पढाइमा नै व्यस्त थिएँ त्यसभन्दा अर्को कुरा मेरो एउटा आफ्नो अन्तर्मुनि प्रतिभा गायन हुनाले मलाई लोभ थियो कसरी नाम कमाउने भन्ने कुरा विभिन्न रियालिटी सोहरूमा जाने गर्थेँ गीत गाउँथेँ केही स्थान प्राप्त गर्थेँ नेपालमा पनि यसरी नै लोकदोहोरीमा काम गर्थेँ म आफ्नो गुजाराहरू चलाउनुको लागि र विभिन्न गीतहरूमा अवसर पाइरहेको थिएँ गाउने गर्थेँ धेरै थोरै रकम पाइन्थ्यो आफ्ना गीतहरू पनि रेकर्ड गराइन्थ्यो र त्यसै गरी गुजारा चलिरहन्थ्यो विजय अधिकारीजी हाम्रा सम्पूर्ण रेडियो सुनेर बसिरहनुभएका श्रोताहरूलाई वास्तवमै सिडी विजय अधिकारीको आफैले आफ्नो परिचय दिनुपर्दा कसरी परिचय गर्न चाहनुहुन्छ वास्तवमा सिडी विजय अधिकारी त एउटा नेपालको स्ट्रगलिङ आर्टिस्ट हो गायक हो बिस्तारै अघि बढ्न चाहने एउटा गायक हो र अब श्रोताहरूको भनाइमा अत्यन्तै मिठो आवाज भन्नुहुन्छ मलाई पनि खुसी लाग्छ र यसरी नै अब एउटा नेपालको एउटा सङ्गीत क्षेत्रमा एउटा यङ आर्टिस्ट भनेर चाहन्छु श्रोताहरू अहिले हामी प्रस्तुत गरिरहेका छौँ कार्यक्रम कुराकानी कुराकानीको सँगसँगै यहाँहरूको लागि सिडी विजय अधिकारीको सुमधुर आवाज प्रेम सागर पौडेलको शब्द सङ्गीतमा सजिएको तिमी टाढा भएपछि नसा पिउने बानी भयो अब मेरो जिन्दगानी पिएर नै जाने भयो बोलको गीत यहाँहरूलाई प्रस्तुत गर्दैछु कार्यक्रम कुराकानी सुन्दै गर्नुहोला पछि नसा पिउने बानी भयो अब मेरो जिन्दगा थियो मैले कति माया गर्थे तिमीलाई पनि हजुर श्रोताहरू हामी अहिले कुराकानीकै प्रसङ्गमा रहेका छौँ हामीसँग हाम्रा पाहुना रहनुभएको छ युवा गायककार सिडी विजय अधिकारी विजय अधिकारीजी अहिलेसम्म कति गीत रेकर्ड गर्नुभयो अनि कस्ता गीतहरू बजारमा आएका छन् गीतहरू त मैले सानोबाट नै बच्चाबाट नै पाँच छ क्लासदेखि नै गीतहरू गाउने गर्दथेँ अब बाल गीतहरू बाहेक मैले चाहिँ लगभग दुई दर्जन गीतहरू मैले आधुनिक गीतहरू गाइसकेको छु बाल गीत गाउने क्रममा बच्चाको बेलामा मैले लोकगीतहरू धेरै गाएँ लोकदोहोरी गीत पनि मैले गाउने अवसर पाएँ र मैले एउटा ज्ञान प्राप्त गरेँ कि दोहोरी गीत पनि यस्तो हुँदो रहेछ लोकगीत यस्तो हुँदो रहेछ त्यसका बावजुद म क्लासिकल फिल्डमा लागेपछि आफ्नो एसएलसीपछि त्यसपछि आधुनिक विद्यातर्फ लागिरहेको छु हजुर पक्कै पनि धेरै राम्रो कुरा हो यस गीत सङ्गीतमा आउनको लागि कोद्वारा प्रेरित हुनुभयो कसको प्रेरणा पाउनुभएको छ त विशेष गरी त सानोमा अब बुवाले गाउनुहुन्थ्यो बुवाको पनि सो मिठो छ उहाँले नारायण ढकालका गीतहरू रामकृष्ण ढकालका गीतहरू बजाउनुहुन्थ्यो म त्यही सुन्दै आफै गुनगुनाउने गर्दथेँ अब कसैको भनौँ न केही प्रोग्रामहरू गाउँठाउँमा भयो भने बजारबाट चाहिँ गीतहरू ल्याउने चलन थियो पप गीतहरू बस्थेँ म त्यही झ्याप्प टिपेर गाउने गर्थेँ प्रेरणाहरू यिनै गाउँघरको एउटा वातावरण नै एउटा मेरो लागि प्रेरणा हजुर यस हाम्रो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई तपाईँको आवाजमा सजिएको कुनै एउटा गीत गुनगुन चाहनुहुन्छ कि अवश्य पनि मलाई अत्यन्तै मनपर्ने मेरो स्वर्गीय सागर सुवेदी महामाजीले र उहाँको शब्द अत्यन्तै यो गजल टाइपको शब्द छ अत्यन्तै मिठो छ र मैले पनि आफैले सङ्गीत भरेको छ म एकचोटि सुनाउन चाहन्छु कसैलाई हसाउने कसैलाई रुवाउने कसैलाई हसाउने कसैलाई रुवाउने ए निष्ठुरी तिमीलाई त এই নিষ্ঠুরি তুমি মিলাইতা এই নিষ্ঠুরি তুমি जगरे नि सुहाउने कसैलाई हँसाउने रुआने रुवाउने कसैलाई कसैलाई हँसाउने कसैलाई रुवाउने पक्कै पनि धार्मिक गीत छ यो गीतको सफलता सँगसँगै अब तपाईँसँग अर्को क्वेसन गर्न चाहन्छु तपाईँ त एसियन पेन्ट खोजी प्रतिभाकोमा पनि नेपाली दर्शकहरूले मन पराउनु भएको प्रतिभा हो खोजी प्रतिभाको यात्रा कस्तो रहेको थियो त तपाईँको खोजी प्रतिभा भन्ने एउटा रियालिटी सो मेरो लागि एउटा एउटा ल्याडरको रूप भर्याङको रूपमा साबित भयो किनभने मलाई राष्ट्रिय स्तरको रियालिटी सोमा म प्रवेश गरेको पहिलो सो नै त्यही हो र विभिन्न कठिनाइहरू त थिए पोखराबाट काठमाडौँ जाने अब हामीसँग भाडा पनि हुन्थेन सुरु सुरुमा गाह्रो भयो जब टप टेनमा पुगेँ म पोखरेल दर्शकहरूको माझमा म अनि परिचित हुन पुगेँ त्यसपछि विजय अधिकारी सहयोग समिति भन्ने एउटा हाम्रो एउटा कमिटी खुल्यो त्यसबाट अब दिउँसो कन्सर्ट गरिन्थ्यो पैसा जम्मा गरिन्थ्यो भोट गर्नु पनि हुन्थ्यो भोटको लागि पैसा जम्मा हुन्थ्यो र त्यहाँबाट टप टेनको यात्रा पछि सजिलै भयो र विशेष गरी त्यो समितिले गर्दा म नेपालभरि चिनिन पाएँ मैले एउटा प्रचार प्रचार पनि राम्रो भयो अनि खोजी प्रतिभाले एउटा मलाई नेपालभरि परिचित हुनेदेखि लिएर विदेशसम्म परिचित हुने एउटा मौका प्राप्त हजुर सिडी विजय अधिकारीजी एउटा पुरानो तपाईँलाई याद गर्न चाहन्छु कलाकारहरूलाई दर्शक तथा श्रोताहरूको सहयोगको एकदमै ठुलो महत्त्व रहेको हुन्छ त्यसमध्ये पनि जब तपाईँ प्रतिभा खोजीको कार्यक्रममा तपाईँलाई हेरेर मकाउबाट एक मकाउमा कार्यरत नेपालीले तपाईँको हौसलाको लागि दस हजार सात सय नेपाली रुपियाँ सहयोग गर्नुभएको थियो के तपाईँलाई उहाँको नाम अहिले याद आइरहेको छ अथवा उहाँको नाम सम्झन चाहनुहुन्छ अवश्य पनि मलाई पहिलोचोटि यसरी सहयोग हुने त्यो पनि मैले उहाँलाई अहिलेसम्म पनि भेटेको छैन उहाँको भनौँ न एउटा स्वर मात्र मसँग परिचित छ उहाँ मसँग कसरी परिचित हुनु उहाँले अनलाइनबाट नै बिग एफएम भन्ने अनलाइनबाट नै उहाँ मसँग परिचित हुनुभयो र उहाँले फोन गर्नुहुन्थ्यो भाइ तपाईँको सो मिठो छ खोजीपट्टिमा अब कुन गीत गाउँदै हुनुहुन्छ भन्नुभयो उहाँले मलाई दस हजार सात सय रुपियाँ सहयोग गर्नुभएको थियो केही भनेको भाइ म तपाईँलाई यो सहयोग गर्न चाहन्छु तपाईँ भोट अति नै कमाएको छ मिठो स्वर छ तर तपाईँ पछाडि पर्न सक्नुहुन्छ भनेर भन्नुभएको थियो आदर्श थापा दाजु हुनुहुन्छ उहाँले अत्यन्तै सपोर्ट गर्नुहुन्छ मलाई र खुसी लाग्छ उहाँ मेरो पहिलो सहयोग हुन जान्छ जीवनको मैले पनि तपाईँको त्यस कार्यक्रम हेरेको थिएँ र आदर्श थापाजीले तपाईँलाई दस हजार सात सय नेपाली रुपियाँ चाहिँ सहयोग गर्नुभएको थियो एकदमै खुसीको कुरा हो त्यसै गरी तपाईँ यहीमा रहेर नेपाली दोहोरी साँझ याकनेतीमा एउटा व्यावसायिक गीत गाइरहनु भएको छ एउटा गीत सङ्गीतको विधामा आफ्नो नाम स्थापित भइसकेको तपाईँ जस्ता कलाकारहरूलाई गीत गाएरै बाँच्न सक्ने अवस्था छ कि छैन त नेपाली गीत सङ्गीतको बजारमा विशेष गरी आफूसँग एउटा प्रतिभा नभइकन हौसिएर अब अगाडि बढ्नेहरूलाई त गाह्रो छ बुझ्नुपर्छ कि एउटा घमण्ड बिना नै आफूसँग के प्रतिभा छ अरूहरूको सल्लाह पनि लिनुपर्छ र केही भनौँ न सिकेर अथवा आफूसँग पहिल्यैदेखि भएको एउटा कला छ भने बाँच्न गाह्रो छैन भनौँ किनभने नेपालमा धेरै अवसरहरू पनि छन् सिक सिक्नुपर्छ पनि अब आत्तिरहनु पनि हुँदैन सुरुमा नै आतिनु भयो भने सङ्गीत क्षेत्रमा गाह्रो छ केही योगदान त दिनु नै पर्छ स्ट्रगल धेरै गर्नुपर्छ त्यसपछि बिस्तारै सहज हुँदै जान्छ न त नेपालमा अहिले त अब कलाले भन्दा पनि एउटा पैसाले गाएको हुने धेरै चलन छ नेपालमा त्यसरी त गाह्रो छ सुरु सुरुमा पैसाले भइहाल्यो पछि चाहिँ पैसा नभएपछि गाह्रो हुन्छ श्रोताहरू अहिले हामीले प्रस्तुत गरिरहेका छौँ कार्यक्रम कुराकानी यस कार्यक्रमलाई यहाँहरूले सुन्न सक्नुहुनेछ W W W dot Pravasi online dot कममा आज हामीसँग कुराकानीमा रहनुभएको छ युवा गायककार लोकदोहोरी गायककार भनौँ सिडी विजय अधिकारी अहिले भने पुनः यहाँहरूको लागि म साङ्गीतिक कोसेली प्रस्तुत गर्न लागिरहेको छु सिडी विजय अधिकारीको सुमधुर आवाज अनुराग अधिकारीको शब्द र महेश खड्काको सङ्गीतमा रहेको तिम्रो माया प्रेममा पल्किएर बर्बाद भए बोलको गीत यहाँलाई प्रस्तुत गर्नेछु कार्यक्रम कुराकानी सुन्दै गर्नुहोला तिमी साथ भइन भने खै के के हुन्छ हुन्छ रात दिन तिमीलाई नै कल्पिएर बर्बाद रात दिन तिमीलाई कल पिए न बर्बाद है बर्बाद भये बर्बाद श्रोताहरू अहिले हामीरहेको छौँ कार्यक्रम कुराकानीमा कुराकानीलाई निरन्तरता दिनको लागि फेरि पनि म हाम्रा युवा गायिका सिडी विजय अधिकारीसँगको कुराकानीलाई नै अगाडि बढाउन लागिरहेको छु आगामी दिनहरूमा हाम्रा दर्शक तथा श्रोताहरूलाई केही नयाँ पस्नु हुँदैछ कि छैन होला अवश्य पनि दुबईबाट नेपाल पुगेपछि मलाई एउटा महत्त्वकाङ्क्षी गीत गर्नु मन लागेको छ एउटा सुफी सङ्ग भन्छ सुफी गीत मलाई अत्यन्तै मनपर्ने शिव गाउनुहुन्छ यस्ता गीतहरू र मलाई त्यो एउटा प्रोजेक्ट गर्नु मन लागेको छ र यहाँबाट मैले कन्ट्याक्ट गरिरहेको छु मलाई अत्यन्तै मन पऱ्यो भन्ने शब्दहरू उहाँले पठाइरहनु भएको छ दुई तिनवटा मैले अझै राम्रो भनिरहेको छु र त्यो एउटा गीत चाहिँ मैले कुनै पनि भनौँ न एउटा हद पार गर्न नसोचिकन पैसाको आर्थिक रूपमा नसोचिकन पनि त्यसको लागि मैले मेहनत गरेर गर्नेछु दर्शक श्रोताको लागि एउटा अत्यन्त मिठो उपाय हुनेछ पक्कै पनि तपाईँका नयाँ सोचहरू अवश्य पुरा हुनेछन् यसको लागि प्रवासी अनलाइन रेडियोले पनि तपाईँका गीत सङ्गीतहरूलाई अवश्य हाम्रा श्रोताहरू समक्ष पुर्याउनेछ सिडी विजय अधिकारीजी केही नेपाली कला संस्कृतिको बारेमा कुरा गरौँ लोकदोहोरी विधा भनौँ एउटा नेपालमा चाहिँ पुरानो विधा हो केही समय यता नेपालका विभिन्न चोक तथा होटलहरूमा नेपाली दोहोरीहरू बज्ने गर्थे त्यस पछाडि आधुनिक गीतहरूको उत्पत्ति भयो र कायमै रहिरहेको छ तपाईँ जस्ता गायककारहरूले भनौँ प्रतिभाहरूले यसलाई निरन्तरता दिन सकिन्छ अथवा केही नेपाली लोकदोहोरी चाहिँ पछाडि परेको के भन्न चाहनुहुन्छ वास्तवमा भन्नुपर्दा लोकदोहोरी चाहिँ एउटा एउटा भनौँ न आमा हो वास्तवमा भन्ने एउटा सङ्गीतको आमा हो किनभने त्यहाँबाट उपज एउटा पहिला सुरुमा लोकदोरी नै परिचित छ भनौँ गाउँठाउँमा लोक भनेपछि लोकदोहोरी भनेपछि अत्यन्तै रुचि गरिन्छ त्यसलाई सानो ठानो हुँदैन एउटा मैले सबैले भन्ने गरिन्छ एउटा माता हो लोकदोहोरी तर अहिले यो आधुनिक फस्टाइरहेको के कारण मलाई लाग्छ भने आधुनिकतामा एउटा लोकपना घुसाइएको छ भनौँ अब वास्तव भन्यो भने लोकगीत रच्नेहरूले पनि धेर थोर आधुनिकतिर ढल्काइदिने र त्यो गीतलाई चाहिँ प्रोफेसनल चाहिँ आधुनिक गाउने मान्छेहरूले गाइदिएपछि कस्तो हुन्छ भने लोक टाइपको गीतलाई प्रोफेसनल आधुनिक गाउने गाइदिएपछि आधुनिक जस्तो भन्छ अनि त्यस्ता गीतहरू लोकगीत सुन्नेहरूले पनि मन पराइदिनुहुन्छ त्यस कारण यो एउटा भनौँ न नेपालमा आधुनिक अहिले चलेको कारण त्यो जस्तो लाग्छ मलाई अब लोकगीत पनि त छ आफ्नै स्थानमा छ मन पराइदिने धेरै हुनुहुन्छ लोकगीत पनि वास्तव अहिले त अचम्म लागिरहेको छ कि लोकगीत आधुनिक जस्तो भइरहेछ अब अनि लोकगीत जुन डोरी गीतहरू निक्लिन्छ आधुनिक टाइपमा गइरहेछ अनि लोक रचना गर्ने मानिसहरूले आधुनिकका शब्दहरू बनाएर त्यस्तै बनाएर आधुनिक प्रोफेसनल गाउने मान्छेलाई दिनुहुन्छ र आधुनिक त्यो अनुसार लोक जस्तो पनि भन्छ आधुनिक पनि भन्छ त्यो कारणले फर्स्ट तर दोहोरी गीतहरूमा चौबन्दी चोलो फरिया ढाका टोपी र दौरा सुरुवाल नै हुनुपर्छ भन्ने मान्यतालाई कतिको लिनुहुन्छ तपाईँ यो त वास्तवमा हुनुपर्ने किन नेपालीको संस्कृति लोकदोहोरी गीत हो र त्यसमा चाहिँ हुने विभिन्न पहिरनहरूले नै हाम्रो संस्कृति झल्काउँछ त्यो हुनुपर्छ तर अहिले अब सङ्गीतमा एउटा यो विडम्बना पनि हो उसले त आइरहेको छ अब के हुन्छ भने एउटा युवाहरूले आकर्षित गर्ने चलन आइरहेको छ अब सिआरबिटी पिआरबिटीदेखि लिएर भिडियोमा चाहिँ जुन एउटा भनौँ न नेपाली सांस्कृतिक पहिरनले उनीहरूलाई घाटा हुने जस्तो देखियो र मोडर्न टाइपको बनाउनु खोज्यो त्यो उहाँहरूको सोचाइ हो तर त्यसो गरिरहनु हुन्थेन तर हामीले देखिरहेका छौँ विभिन्न लोकदोरीहरूमा छोटो कपडा लगाएर मोडलहरूले आफ्नो गानाको शब्दहरूलाई क्याप्चर नगरिकन आफ्ना वेशभूषाहरूमा धेरै परिवर्तन गरिरहनु भएको छ तपाईँ यसलाई कसरी परिवर्तन गर्न चाहनुहुन्छ अब परिवर्तन गर्ने भने अब सो अब जुन लगानीकर्ता हुन्छ त्यसले सोच्नुपर्ने कुरा वास्तवमा हुँदैन अब यसमा विकृति आइरहेको छ नेपालमा यो कसैले पनि ढाकेर स बन्द गर्छु भने नसकिने जस्तो अवस्था छ अब कोही होला सङ्गीतलाई यसरी अगाडि बढाउँ एउटा संस्कृतिलाई बचाइराखौँ भने एक दुईजना होला उहाँले सोचिदिनुपर्ने कुरो हामीले भनेर सु सुन एउटा गानले सुन्यो अरू गानले उडाउने गर्छ तर हामीलाई चाहिँ अब यदि सङ्गीत यस्तो हो संस्कृति यस्तो हो भन्ने सोच हुन्छ भने एउटा शब्द अनुसारको एउटा संस्कृति झल्काउने अब देश विदेशमा चिनाउने आफ्नो संस्कृति हो भने नेपाली पहिरनलाई नेपाली एउटा भनौँ न एउटा संस्कृतिलाई जोगाउने एउटा सम्पूर्ण जुन माध्यम हुन्छ त्यसलाई नै अगाडि बढाउनुपर्छ र केही गीतहरू अब गीत अनुसार हुन्छ पप गीत भन्ने कुरो छुट्टै छ लोकगीत दोहोर गीत भन्नेमा आफ्नो संस्कृति देखाउनुपर्छ श्रोताहरू अहिले हामी रहेको छौँ कार्यक्रम कुराकानीमा यहाँहरूले यस कार्यक्रमलाई सुनिरहनु भएको छ W W W dot Pravasi online dot कमबाट आजको हाम्रो कार्यक्रमको निर्धारित समय पनि लगभग लगभग पुरा हुन लागिरहेको छ हाम्रो प्राविधिक मित्रले हामीलाई जानकारी दिइसक्नु भएको छ तसर्थ म कार्यक्रमलाई छुट्याउन लागिरहेको छु सिडी विजय अधिकारीजी सम्पूर्ण रेडियो सुनेर बसिरहनुभएका श्रोता तथा दर्शकहरूलाई अन्त्यमा तपाईँ के भन्न चाहनुहुन्छ विशेष गरी आभारी छु तपाईँहरूलाई तपाईँप्रति पहिलोचोटि म अनलाइन रेडियोमा बोलिरहेको छु र अवश्य पनि यो अनलाइन रेडियो सबैले सुनिरहनु भएको छ मलाई चिन्नु नै पनि पर्नुहुन्छ र उहाँहरूलाई के भन्न चाहन्छु भनेको म चाहिँ यो स्थानमा आउनुको एउटा माध्यम नै श्रोता दर्शकहरू हुनुहुन्छ उहाँको मायाहरूले नै म हरेक क्षेत्रमा हरेक बेला चाहिँ एउटा भर्याङ चढ्ने बेला उहाँहरूको एउटा साथ पाइरहेको छु र मलाई सानैदेखि त हौसला दिनुहुने सम्पूर्ण क्षेत्र गाउँठाउँ मेरो स्कुलदेखि लिएर टिचरहरू हुनुहुन्छ त्यहाँ पोखरेली दर्शकहरू हुनुहुन्छ प्रतिबिम्ब श्रोताहरू हुनुहुन्छ र यहाँ अनलाइन सुन्नु सम्पूर्ण श्रोतालाई के भन्न चाहन्छु भने नेपाली सङ्गीतलाई माया गरिदिनुहोस् यसरी तपाईँहरू विदेशमा भएर पनि सङ्गीत क्षेत्रलाई एउटा चिनाउने माध्यम हुनुभएको छ नेपाली गीत सङ्गीतलाई माया गरिदिनुहोस् श्रोता दर्शकहरूले सुनिदिनुहोस् एउटा विदेशमा पनि गीत सङ्गीत नेपाली गीत सङ्गीत यस्तो छ भनेर प्रचार गरिदिनुहोस् त्यो भन्न चाहन्छु यहाँलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद धन्यवाद श्रोताहरू अहिले हुनुहुन्थ्यो युवा गायककार सिडी विजय अधिकारी आजको हाम्रो कार्यक्रमको निर्धारित समय पनि पुरा भइसकेको छ छाँदा जाँदै उहाँको आवाजमा सजिएको यो मिठो गीत राख्दै म कार्यक्रम सञ्चालक रमेश खड्का पनि कार्यक्रमबाट बिदा हुन चाहन्छु अर्को हप्ता पुनः यसै दिन यसै समय यहाँहरूसँग भेट्ने बाचा गर्दै यहाँहरूको दिन शुभ बितोस् नमस्ते प्रवासी नेपालीको एकै आवाज डट लाग्दिन आमा आमा तिम्रो पाउमा सिर राखे जिन्दगी भर आग्दिन মদিনা आजसम्म आमा तिमीले आजसम्म आ कलमा एक्लै छोडी कालमा एक्लै छोडी परदेश लाग्दी जन्मे को सार हो मजन्मे में को सारे अरू देवता भक्दिना आमा आमा तिम्रो पाउमा शिर राखे जिन्दगी भर भाग्दिन